अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै आज पनि म रूपिन्द्र प्रभावी उपस्थित भएको छु तपाईँलाई हार्दिक हार्दिक स्वागत अनि अभिवादन समर्पण गर्छु भेजन शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो र यो कार्यक्रम हरेक हप्ताको बिहिबार राति सभा नौ बजेदेखि तपाईँ रेडियो बारहै उनान्से दशमलव दुई मेगा हर्च र वेबसाइटमा W W W dot radio बारहै डट कम मार्फत श्रवण गर्दै आउनु भएको छ शब्द शिविरमा केही श्रृङ्खलादेखि हामी उपन्यासकार मनिषा गौचनको एउटा नारीवादी उपन्यास ओल्लीको डायरीलाई वाचन गरेर सुनाइराखेका छौँ र ओल्लीको डायरीकी नायिका वल्ली एउटी महत्वकांक्षी युवतीका रूपमा यसमा उपस्थित भएकी छिन् ओल्लीले धनी केटोसँग बिहे गर्ने आफ्नो आकांक्षालाई पूरा गरेकी छिन् तर ओल्लीलाई छोडेर जब श्रीमान अमेरिका जान्छन् त्यसपछि के हुन्छ आजको श्रृङ्खलामा म प्रस्तुत गर्नेछु ओलीको डायरीको चौथो उपखण्डसम्म वाचन गरेर शब्द शिविरको ओलीको डायरी वाचनको श्रृङ्खलालाई मैले रोकेको थिएँ प्रियजन आज म उपखण्ड पाँचदेखि वाचन गरेर शब्द शिविरमा तपाईँलाई ओल्लीको डायरी सुनाउनेछु शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिराखेका छौँ जसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् आरबीएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हामी अनुरोध गर्छौँ सँगै तपाईँले शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम पनि लेखेर पठाउन हामी हार्दिक अनुरोध गर्छौ र तपाईँले एसएमएस लेख्दा आफ्नो नाम पनि लेखिदिनुहोला ठेगाना पनि लेखिदिनुहोला भन्ने आग्रह पनि गर्छौ थुप्रै एसएमएसहरू हामीलाई प्राप्त भएका छन् ती एसएमएस पठाउने प्रियजनका नाम पनि हामी उच्चारण गर्नेछौ र उहाँहरूका भावनालाई पक्कै पनि हामी कदर गर्ने नै छौ प्रियजन अब भने शब्द शिविरको आजको श्रृंखलामा उपन्यासकार मनिषा गौचनको वल्लीको डायरीको यो वाचन श्रृङ्खला यसरी अगाडि बढ्छ अचेल ऊ अमेरिकामा छ थाहा छैन के गर्दैछ म भने तडपिरहेकी छु बिछोडको चोट सहने विकल्प खोज्दैछु समयले चोट सहने मन पनि बनाइदिँदो रहेछ अनेकौं विकल्पहरूलाई आत्मसात गर्दै हामी सासु बुहारी आफ्नो परिवेशमा भुल्न थाल्यौं कहिले त दिगदारी मान्दै सासु भन्नुहुन्थ्यो आ कति सम्झेर रुनु बित्थैमा हामीले एक अर्कालाई सहानुभूति दिने बानी बसाउन थाल्यौं आफै बित्ने समय पनि कहिले बिताउन मुस्किल त कहिले सजिलो दिन सजिलै बिते पनि रात बिताउन किन भयानक कठिनाई भएको हो भर्खरकी विवाहित केटी म श्रीमानको अंगालोको न्यानो पना अझ कहाँ पुगेको छ र मलाई त्यसैले त म रातको पलमा तिर्खाउँछु छटपटिन्छु र कोल्टे फेरिरहन्छु सोचे उसले मलाई यातनापूर्ण रात दिएर गयो हो रातले म माथि क्रीडा गर्छ कोठाका भित्ताहरूले तमासा मानेर हेरिरहे झै लाग्छ यो देखेर मलाई झन अनौठो प्यासको आभास हुन्छ मेरो यो प्यास मेटाउन न भित्ताले सक्छ न रातले किन यस्तो हुन्छ कुन्नी कहिले त रातै नपरोस् झैँ लाग्छ मलाई जब रात पर्छ एउटा चितकारदेखि डराएर भाग्ने प्रयास गर्न थाल्छु म तर कहाँ आखिर झ्यालसम्म गएर बाहिर निहाल्नु बाहेक के गर्न सक्छु र म एउटी निरीह स्वास्नी मान्छेले झ्यालबाट जुन देख्दा भन्न मन लाग्छ ए जुन कति शान्त र मौन छेउ तिमी खै तिम्रा ताराहरू एक्लो भएर पनि उत्तिकै चहकमय मुस्कान छ तिम्रो तर म मान्छे समयले कति सजिलै प्रभाव पार्दो रहेछ हिजोसम्मको हरा भरा जीवन आधीले पखालेर उजाड बेरङ्ग र अनौठो भएको छ म आत्तिएकी छु तनावग्रस्त छु यो कोठाभरि अशान्त महसुस गरिरहेकी छु त्यसैले ए जुन तिमी जस्तै सहनशील हुन सिकाइदेऊ न म त यहाँ आगो आगो भइसके मनको कुरा मनमै सीमित हुन्छ तर सानो तिनो घटनाले पनि कमजोर पार्दो रहेछ मनलाई सोचेकी थिइन यति धेरै कष्ट हुन्छ भनेर साँच्चै म यस्तरी दुखिरहेकी छु कि फेरि बल्झिन लागेको घाउ जस्तै जुन घाउ आफै भित्र छिपाएकी छु यो दुखाई सासूलाई महसुस नहोस् भन्ने चाहन्छु म बिहान उठेदेखि उस्तै हाँसो उस्तै बोली र उस्तै व्यवहारको खोल ओढेर मनको दुखलाई छपक्क ढाकिदिन्छु दिनचर्या सधैँ उस्तै भएर बितिरह्यो उसको सम्झनाले मुटु भरिन्छ त्यही कारण पटक पटक साइबर जाने बानी पनि लाग्यो मेरो कहिलेकाहीँ अनलाइनमा भेट हुँदा घण्टौं च्याट गर्छौं कृत्रिम चुम्बन कति हो कति प्रेमका यस्ता चिन्हहरू कम्प्युटरमै छपक्क हुन्छन् म पनि पठाइदिन्छु अनेक आकारका ओठहरू ऊ हाँसोको अक्षर पठाउँछ अहो रोमाञ्चक कम्प्युटरको स्क्रिन हाते चिठीको अस्तित्व मेट्न तम्सेको झै लाग्छ यो कम्प्युटरको युग कलमलाई चुनौती दिन अगाडि सरेको छ कम्प्युटरको किबोर्ड वर्ष दिनपछि बल्ल चिठी लेखेको आयो प्यारी ओली तिम्रै सम्झनामा पाइलाहरू चाल्दैछु मेरो आवाजको दुनियाँ तिम्रै लागि गुनगुनाइ रहन्छ थाहा छ तिम्रै कल्पनामा हराएर म सपना देख्ने गर्छु स्वीकार गर मेरो प्रेम सदा तिम्रो निम्ति फुलिरहनेछ आशा छ तिमी पनि फुल्नमा कहिल्यै थाक्ने छैनौ हेर न इमेल इन्टरनेटले कलम समात्ने यी औंलाहरूलाई कुजो नै बनाएछ आज जबरजस्ती कलम समातेको छु किनकि तिमीलाई हातले लेखेका शब्दहरूले सम्बोधन गर्न मन लाग्यो ताजा खबर केही छैन कम्प्युटरकै कारण खबरहरू क्षणभङ्गुर हुन्छन् ताजा रहन पाउँदैन आमालाई ठिकै होला तर त्यो पनि तिमीले इमेलमा भनिसक्यौ अस्तिको महिना पठाएको घडी कस्तो लाग्यो त्यो त सोध्नै बिर्सेछु अर्को महिना पैसा पठाउने छु ल त वल्ली अहिलेलाई बिदा हुन्छु साथमा अगालो भरिको माया उही तिम्रो म पटक पटक दोहोऱ्याएर पढे इमेलका अक्षरहरू भन्दा हातले लेखेका अक्षरहरू बढी भावनात्मक लाग्यो र बढी प्रिय पनि मन छोयो चिठीले पढ्दै छातीमा राख्छु सुत्ने बेला फेरि निकाल्छु र पढ्छु केही दिन मनलाई खुबै चुलबुल बनायो यो चिठीले साढे दुई महिनासम्म सँगै उठबस गर्नाले म उसँग यति धेरै नजिके छु कि आज अलगको जीवन अर्थहीन ठानेकी छु उसँगका क्षणहरूको सम्झनाले हसाउँछ रुवाउँछ मलाई बेग्लै पारिदियो उसले एक्लै बस्न गाह्रो जहाँ पनि उसको साथको आवश्यकता ठान्ने कति अनौठो भइसकेकी रहेछु म के गर्नु सम्पत्ति प्रतिको मोहले हामी अलगिन बाध्य भयौं त्यसले बिछोडको पीडा भोगिरहेकी छु अचेल पुलपुल्याउनसम्म पुलपुल्याएर गयो ऊ सम्झना छ उसका हरेक क्रियाकलाप कपाल बाढ दिने साडीसँग गहनाको सेट मिलाइदिने एउटा कानको टप म लगाउँदा अर्कोमा उसले लगाइदिने छोटो अवधिमै प्रेमको नशा लगाएर हिँड्यो फेरि म त्यो नशाको खोजीमा छु उसको उपस्थितिमा सब थोक बिर्से आफ्नै आमा बुबा दाई समेत मेरो मानस पटलबाट ओझेल पर्नुभयो आज म उसको अभावमा सम्झन थालेकी छु आफन्तसँग ओझेल परेका मेरा दिनहरू अचम्मै हो लामो अन्तराल पछि जन्मघरलाई सम्झनु पनि कता कता गरुङ्गो लाग्न थाल्यो मलाई आफ्नै शरीर कोठामा गएर पल्टिन मन लाग्छ सासु खै कता निस्कनु भयो थाहा भएन यताउता हेरे अह देखिन बेडमा गएर पल्टिए किन किन विगतको सम्झनाले छाती भरिएर आयो आज दाई र म जम्मा तीन वर्षले फरक छौ सानो छँदा नसकी नसकी दाईले मलाई बोक्नुहुन्थ्यो म एकदम जिद्दी थिएँ रुन्ची पनि जब रुन्थे दाईले फकाउनुहुन्थ्यो नरो वल्ली अहिले म चकलेट दिन्छु प्वाल परेको खल्ती र फुटेका बटनहरूले मेरो दाईको कमिजको दरिद्रता प्रष्टै देखाइदिन्थ्यो एक दिन मैले दाईलाई चक्लेट राख्न दिएकी थिएँ खेल्दा खेल्दै दाई अघिको चक्लेट दिएन भन्दै मागे दाईले खल्ती छाम्नु भयो तर चकलेट भेट्नु भएन छिटो देन छिटो भन्दै कराउन थालेकी थिएँ आखिर दाईले भन्नुभयो ला हराएछ रातो मुख लगाउँदै दाईलाई लखेट्न थाले त चोर मेरो चक्लेट खाने चोर चोर मेरो हातमा इटाको टुक्रा पनि थियो भागिरहेका दाईलाई म लखेट्दै थिएँ पाल परेको खल्तीको दोष के थाहा मलाई त्यो दिन बुबाको हातको थप्पड खान बाध्य पारे दाईलाई धुरु धुरु रुनु भएको थियो दाई म चाहिँ खाइस भन्दै आमाको साडीमा लुक्न गएकी थिएँ सानो बेला आमाको साडीको टुक्राबाट बनेको फ्रक लगाउँथे म आमाको नयाँ साडी देख्नै नहुने भनिहाल्थे आमा मेरो फ्रक सिउने आमा बुवाले औधि माया गर्नुहुन्थ्यो त्यही मायामा हुर्के म आमा बुवालाई सघाउन अघि पर्नुहुन्थ्यो दाई तर म खाली खेल्न अघि सर्थे दाई भन्दा हलक्क बढेकी थिएँ म आमाले काम सिकाउन थाल्नुहुन्थ्यो तर म अटेर गर्दै भाग्थे केटा मान्छेहरू क्वारक्वारती हेर्थे मलाई उनीहरू भन्ने गर्थे यो केटी कति चाँडै बढी छ हेर न हेर सबै ठुला भएछन् मलाई रिस उठ्थ्यो र लाज पनि लाग्थ्यो किन किन केटा मान्छेहरूले जिस्काएको दिन म घर गएर धेरै पटक ऐना हेर्ने गर्थे हुन पनि आफूलाई निकै ठुली देख्न थालेकी थिए मैले अङ्ग प्रत्यङ्ग बदलिएकोमा छक्क भएर टोलाउँथे धेरै बेरसम्म ऐना हेरी हेरी शरीर छाम्थे लुगा मिलाउँथे उमेर सँगसँगै चाहना थपिँदा आवश्यकता पनि बढ्दै थिए अनुहारमा पाउडर छर्न मन लाग्थ्यो बुबाको खल्तीको पैसा चुरेर कस्मेटिक पसलतिर भाग्थे गाजल लाउन मन लाग्थ्यो ओठ रंगाउन मन लाग्थ्यो अनि आमासँग रोइ रोइ पैसा माग्थे साथीहरू जे गर्छन् नक्कल गर्न चाहन्थे मलाई भने आफ्नो आर्थिक स्थितिले उनीहरूसँगको संगत गर्न साथ दिँदैनथ्यो यही कुरालाई ठूलो आपत ठाने मैले पटक पटक झगडा गर्थे मेरा साथीहरू कति राम्रो लुगा लगाउँछन् कलेज आउँदा पैसा ल्याउँछन् म त जहिले पनि उस्तै ओली हामीसँग पैसा छैन जे चाहियो त्यही कहाँबाट पुग्छ बाबु आमाको दुःख बुझिदिनुहोस् त राम्ररी पढ्न अनि पो ठुलो मान्छे भइन्छ र पैसा पनि कमाइन्छ दाईले मलाई सम्झाउनुहुन्थ्यो उहाँको कुरा म सुन्दिन थिएँ बरु झन मुख मुखै लाग्थे त चुप लाग्न सुन्दिन तेरो कुरा भन्थे कति बेस्वभाव कि केटी थिए म सबैलाई जित्नु पर्ने जति ठुली हुँदै गए उति घुर्की लगाउँदै आए मेरो आनी बानीबाट दिक्क भएर आमा भन्नुहुन्थ्यो पख तलाई म धनी केटासँग बिहे गरी पठाइदिन्छु अनि जे मन लाग्छ त्यही गर गरिबी र अभावलाई घृणा गर्दै समय बित्यो मेरो राम्ररी पढ भन्नेहरू हुँदाहुँदै पनि पढिन मैले बलैसँग एसएलसी पास गरे आइए पहिलो वर्षमै दुईटा विषय लाग्यो त्यसपछि त पढ्नै छाडिदिए दाई रिसाउनु भयो आमा बुबा पनि निराश हुनुभयो खाना लाउनमा मात्र मन दिन्छेस हेर्न तैले पक्कै दुःख पाउँछेस दाईको यो वचन मनमा खेल भएर गढ्यो त्यसपछि बोल्नै छाडिदिएकी थिए दाईसँग यही क्रममा ऊ मेरो मंगेतर भएर आयो अर्थात् आफैले नै उसलाई मंगेतर बनाएर ल्याए किनकि जो आउनुमा मेरै धेरै चुलबुले व्यवहार जोडिएको थियो बिहेको छिनफानो भइसकेपछि बल्ल हामी दाजुबहिनीको बोलचाल सुरु भएको थियो ल ओल्ली तिमीलाई बधाई छ खोजे जस्तै ज्वाई पायो भन्नुभयो दाईले चुप लाग्नु तपाईँ मैले मस्कँदै भनेकी थिएँ यसै पटकदेखि हाम्रो त र मको बोली फेरिएको थियो यसरी पुराना दिन सम्झदा सम्झदै माइती जान मन लाग्यो मलाई राति सुत्ने बेलामा सासूको कोठामा गए र आफ्नो कुरा राखे मेरो कुरा सुनेपछि उहाँ पहिला मुसुक्क हाँस्नुभयो र भन्नुभयो ए ल ल उता पनि आत्तिनु भएको होला अलि दिन बस्ने गरेर जाऊ हलुङ्गो मन लिएर कोठामा फर्के रात निकै सजिलोसँग निधाए घर अगाडि ट्याक्सी रोकिएको देखेर सबैजना बाहिर निस्कनु भयो सबैको अनुहारमा एकै खालको आशा पोतिएको थियो मलाई थाहा थियो त्यो आशा मेरै उपस्थितिको थियो कता कता अप्ठ्यारोसँग मन बहकियो मेरो सोचे यति लामो समयपछि आएकी छु कति भयो होला उहाँहरूले मलाई आउने आशा गर्नुभएको उहाँहरू हर्ष विभोर हुँदै म नजिक आउनुभयो आमाका आँखा आँसुले भरिए मेरो हात तान्दै भन्नुभयो तलाई सन्चै छ आमाको मन नहो कहाँ देख्न मान्छ र सन्तानको बिसन्चोलाई उनी त सधैँ सन्तानको सुखद भविष्यको कामना गर्दा गर्दै आफू पीड़ा र वेदनाले पिल्सिएको पनि थाहा पाउँदिनन् त्यस्ती आमालाई पनि हामी सन्तानहरू सुख प्राप्ति पछि चटक्कै बिर्सन्दा रहेछौ र त्यसैमा रमाउँदा रहेछौ यसो फर्केर आमाको मन सुमसुम्याउने सानो चेष्टा समेत गर्दैनौ म त झनै यसरी बदलिए कि कागजको फूलमा कसैले रंग पोतिदिए जस्तै हो खुब रंगीन पाएँ मैले मेरो जीवनलाई जीवन रंगिएको भ्रममा जीवनको आधार नै बिर्सिदिए तैले त फोन पनि गरिनस् नि दाई अलिकति रिसाए झैँ गर्नुभयो मैले जवाब फर्काउन सकिन केही नबोली भित्र गए बुबाको अनुहारमा पनि खुसी छाएको छ छोरी प्रतिको स्नेह उहाँको आँखामा बलिरहेको देखे एउटा मध्युरो मैनबत्ती जस्तै सम्झिनी सन्चे हुनुहुन्छ बुवाले सोध्नुभयो अ सन्चे हुनुहुन्छ कस्तो छ तिमीलाई ठिकै मेरो निरज शब्द यत्तिकै टुङ्गियो बेला खै किन हो मलाई आफूसँग गुनासो गर्न मन लाग्यो आफैलाई चिथोरेर सोध्न मन लाग्यो के त अभाव बाबु आमाको माया पाए दाईको पनि उस्तै माया पाए परिवारको बलियो छहारीमा हुर्किए आज भने मैले ठानेको सम्पूर्णताले त्यो मायाको मूल्यलाई छाया पारिदिएको छ आज जे जति दौलत प्राप्त गरे पनि किन फेरि म अभावग्रस्त छु किन मनमा अभाव नै खड्किरहेछ यसरी आफूलाई प्रश्नै प्रश्नको कोर्राले हान्न मन लाग्यो मलाई आजको अभावले त्यही मायाको मूल्य सम्झाउँदैछ किन हो कुन्ने त्यो मूल्य चुकाउने कल्पनामा मेरो मन त्यसै भक्कानिन थाल्यो र आमाको काखमा घोप्टिएर रुन पुगे म किन रुन्छियो बुबा अलमल्लमा पर्नुभयो म रुनुको कारण थाहा नभए पनि रुनमा साथ दिनुभयो आमाले सायद आमाहरू यस्तै हुन्छन् सन्तानको दुःखमा पनि साथ दिन्छन् र सुखमा पनि ओली भन किन रोएकी दाईले छक्क पर्दै सोध्नुभयो रुँदा रुँदै आमाले पनि सोध्नुभयो छोरी कतै ज्वाइँले आमाको मुखबाट फुत्कन थाल्यो होइन होइन आमाकै काखमा टाउको हल्लाए अनि के भयो त मेरो काँधमा हात राख्दै बुबाले सोध्नुभयो बुबाको व्यवहारमा म प्रतिको अटुट प्रेमको छाया सलबलायो आमाले मलाई मुसार्नु भयो काखे बालकलाई जस्तो यति बेला आमाको वाष्प स्पर्शको आभासमा आफूलाई हराइदिन मन लाग्यो दाईले छेउबाट टुलु टुलु हेरिराख्नु भएको थियो दाईको हेराइमा पनि म प्रतिको प्रेम यथावत भएको देखे उहाँहरूकै अगाडि म रोइरहेकी छु तर कसैलाई थाहा छैन म किन रोएकी छु भनेर यति धेरै माया ममता र आफ्नोपनको आभास मिल्ने घरमा मैले जबरजस्ती गरिबीलाई अभावको खोल बनाएर सम्पूर्ण खुसी र आफ्नोपनको सम्बन्धलाई ढपक्क ढाकिदिए र त्यसलाई खोलेर हेर्ने साहस गरिन कहिल्यै पनि उल्टै भागे त्यो अभावको खोललाई कहिल्यै नदेख्ने दुस्साहस गर्दै तैपनि किन म के के कुराको अभावमा फेरि पिल्सिरहेकी छु यो सोधाइले पटक पटक मेरो मनमा ढुङ्गा हाने चाहिँ भयो आर्थिक अभावलाई ठूलो ठानेर मैले बाबुआमालाई धेरै चोट दिए कष्ट दिए आफू हुर्किएको आँगनलाई बित्थैमा घृणाले अल्छे हो यसैको प्रायश्चित गर्नुपर्ने ठान्न थालेकी छु अब सायद उमेरमा परिपक्वता आउनुले मलाई यो जन्मघर जन्मदाता र आफ्नो नाता अगाडि झुक्न सिकाएको छ हुन सक्छ सुख भोगको परिणाम जुन अहिले म भोग्न बाध्य हुँदैछु त्यसैको कारण पनि बितेका छेडतिर फर्किएर याचना गर्न तडपिरहेकी छु रुदा रुदै भन्ने आँट पनि गरे मैले तपाईँहरूलाई जहिले पनि सताए गरिब परिवारमा जन्मनुलाई मैले दुर्भाग्य ठानेर असन्तोष व्यक्त गरिरहे यही गरिबी भित्र पनि माया र प्रेरणा सम्पन्न तपाईँहरूलाई मैले चिन्नै सकिन म दुखी छु आज ए यस्तो कुरामा पो रोएकी त छक्क पर्नु भयो सबै कल्पना गरे भन्दा फरक कुरा सुन्नु पर्दा बुबा झनै आश्चर्यचकित हुनुभयो आमाले आँसु पुस्नुभयो यस्तो कुरामा किन रोएकी के किनै भयो कि भन्ने ठानेको त भइगो नरो जे गरेकी थिइस् नजानेर नै गरेकी होस् बेकार किन पिर हामीलाई केही चोट परेको छैन राम्ररी बाँच्न सिक तेरो जीवन सुखी हुनुपर्छ छोरी मेरो कपाल सम्हालिदिँदै आमाले भन्नुभयो कति विशाल हुन्छ आमा बाबुको मन सन्तानले जति गल्ती गरे पनि क्षमा दिन्छन् कति अपार हुन्छ उहाँहरूको माया सन्तान जति नराम्रै भए पनि माया दिन कन्जुसै गर्दैनन् सन्तान भने जानी जानी टाढा हुन्छन् बाबु आमाको त्यो विशाल हृदयको परिधि देखि जहिले पनि कर्कलाको पातको सिट जस्तै भएर तर्कन्छ आमा बाबुको ममता त्यो माया ममताको भवसागरबाट म त्यसरी नै तर्किए र त्यसरी नै टाढा रहे त्यसैले त पछुतो गढेको छ अचेल मेरो मनमा धेरै बेरको रुवाईपछि दाईले कुरा मोड्नुभयो ओली त खुसी हुनुपर्छ है एउटा सरप्राइज छ रुदा रुदै ट्वाल्न परे सुन्छेस भन्नुहोस् न त आँसु पुज्दै भने नरोन त पहिला मुसु मुसु हाँस्दै मलाई हेर्नुभयो बुबा आमाले दाईको कुरा बुझ्न आँखा उभान पारे र कौतूहलपूर्ण दृष्टिमा दाईलाई हेरे मेरो रिजल्ट भयो दाईले भन्नुभयो हो र अनि कस्तो भयो फर्स्ट डिभिजनमा पास भएछु मार्क्स हेर्छेस दाईले मार्कसिट लिएर देखाउनु भयो सबै विषयमा सत्तरी भन्दा बढी नम्बर आएको रहेछ बधाई छ मैले भने दाईको अनुहार एकाएक बदलिएर नियास्रो देख्न थाले अचम्म फेरि किन अध्यारो मुख मैले आश्चर्य मान्दै सोधे हेर्न जागिर पाउनै गाह्रो जता पनि आफ्नो मान्छे चाहिने रिटर्नमा पास भए पनि इन्टरभ्यूमा फेल गराउँछन् सही उत्तर दिँदा दिँदै हेर्न मसँगैको एकजना साथी न राम्रो मार्क्स छ न एक्टिभ छ उसले त तुरुन्तै काम पाइहाल्यो अचम्मै हुन्छ अफिसहरू पनि पत्रिकामा भ्याकेन्सी भनेर दिन्छन् तर मान्छे भने भित्र भित्र मिलाइसक्दा रहेछन् दाइले यो जमानाको यथार्थ बोल्दै हुनुहुन्थ्यो उहाँ एकचोटि आकाशतिर फर्किनु भयो खै के खोज्नुभयो अनि उसले चाहिँ कसरी काम पाएछ बुबाले सोध्नुभयो उसको मामाले गर्दा के हो र उसको मामा के हुनु मन्त्री नि ओहो के गर्ने त छोरा हाम्रो त कोही छैन कसलाई भन्ने निराशा छायो बुबाको अनुहारमा पर्दैन बुबा म आफै सङ्घर्ष गर्छु त्यही हो तपाईँहरूलाई दुःख भइरहेछ अलि चाँडै जागिर खान पाए केही हलुङ्गो हुने थियो कि भन्ने आज थियो कतिन्जेलसम्म हेरिरहँ म बुबा घन्टौं गेटमा उभिरहनु भएको र आमाले औला खिन्जेल स्वेटर बुन्नु भएको तपाईँहरूको शरीरलाई कहिले दिन सक्छु आराम धत लाटा छोराछोरीको लागि यो शरीर कहाँ थाक्छ र नाते बाबु जति सक्दो पढ हामी रहन्जेल हामी आफै धान्छौँ घर व्यवहार दाईको काँधमा हात राख्दै भन्नुभयो बुवाले धरधरी आँसु बगाएर बाबु छोराको अनुहार निहाल्दै हुनुहुन्थ्यो आमा यो देखेर म स्तब्ध भएँ कता कता दाईप्रति डाहा पनि लाग्यो म पनि छोरा भएर जन्मेको भए पराई घर पुग्नु पर्ने थिएन बरु यसरी जिम्मेवारी बोधले असल छोरा भएर बाबु आमाको आँखामा अटाउन सक्थे हुन त छोरी भएर पनि नअटाएकी त होइन आफै फाल हाले आमाको आँखाबाट मन व्यर्थै चिया चिया भए जस्तै लाग्छ आत्मग्लानीको तिर फर्की फर्की मेरो मुटुमा रोपिन आइरह्यो पटक पटक ढले उठेर फेरि ढले यो कस्तो पीडा म भोगिरहेकी छु लाग्छ छोरी भन्दैमा अर्काकै घर जानुपर्छ भन्ने के अनिवार्य थियो र अझ उताउलो भएर बिहे गर्नु कति लाजमोर्द कुरा मेरै कारण मेरो बिहे गरिदिन ऋण गर्नु पर्यो बुवाले छोरीको पनि त बाबु आमा हो उनीहरूको दुःख बुझ्नु काँध थाम्नु छोरीको पनि कर्तव्य होइन र तर म किन भागे आफ्नो कर्तव्यबाट मनमा अर्को तर्कना छुट्छ बाबुआमाले पनि त छोरीलाई यो कर्तव्य पूरा गर्ने अवसरबाट पन्छाइदिन्छन् मैले त हतारमै बिहे गरेर त्यो अवसरलाई आफैले गुमाए तर यदि म आफ्नै खुसीले बिहे नगरेकी भए पनि कुनै दिन अर्काको घरमा त अवश्य पठाउने थिए खै के कारण छोरीलाई घरमै राख्न हिचकिचाउँछन् केटा खोजेर पठाइदिन पाएपछि ढुक्क भएको ठान्छन् उनीहरू त्यसैले त पुरुष जातिले नारी जातिलाई बन्धनको चिन्ह सिन्दुर पोते लगाएर धावा बोल्छन् र आफ्नो घरमा हुइक्याउँछन् विचारी नारी पुरुषको घरमा बुहारी भएर नोकर्नीको स्तरमा बाँच्नुपर्छ कोही गहना लगाउन पाउँदैमा मक्क पर्छन् त कोही राम्रो लोग्ने पाए भन्ने भ्रममा गर्व गर्छन् वास्तवमा सबै स्वास्नी मान्छेहरूलाई निहाल्दा एउटा निचोड निस्कन्छ कि स्वास्नी मान्छेहरू जीवन साथीको कारण पूरै जीवन पिजडामा बाँचेका हुन्छन् लोग्ने मान्छेहरू भने आफ्नो बसमा स्वास्नी मानिसलाई पार्ने मात्र होइन उसका शाखा सन्तानकै बसमा राख्न चाहन्छन् त्यसैले सबैको हेरचाह गर्दा गर्दै स्वास्नी मान्छेको जीवन ओइलिँदै गएर सुकेको रुख चाहिँ खङ्ग हुन्छ जसलाई सल्किएर खरानी हुन कति पनि समय लाग्दैन कमसे कम बाबुआमाले छोरीलाई पनि छोरा सरह ठाउँ दिने हो भने अर्काको घर भित्रिन बाध्य हुनुपर्ने थिएन के गर्नु अलिकति उमेर पुग्यो कि बाबुआमाको मोटुमा छोरीमाथिको शंकाले जरा गाड्न थाल्छ अनि राम्रो घरानाको बुहारी होस् भन्ने बहानामा घरबाट मुक्त गरिदिने दाउ हेर्छन् मेरी एउटी साथी थिए चित्रा आमा बाबु र दाजु भाउजूले टन्न दाइजो दिएर पठाइदिए उसलाई पाँच छ महिना नहुँदै माइत आउन थाले परिवार कसैले पनि कुनै काममा पनि साथ दिएनन् रे छेउमै मिलेको जागिर पनि घर परिवारको कारण छोड्नु पर्यो रे बिहान उठेदेखि घरको सरसफाई चुला चौका समयमा खानपानको व्यवस्था सासू ससुराको हेरचाह अनि श्रीमानको ख्याल यी सब चित्राले कसरी भ्याउँथे पढे लेखेको भए पनि श्रीमानले उसको प्रगति देख्न चाहेन रे आफू र आफन्तको मान मर्यादाको ख्याल चित्राले गर्नुपर्छ भन्ने मानसिकता राख्यो रे छोरी सधैँ श्रीमतीलाई आफ्नो पाउमुनि राख्नुपर्छ भन्ने श्रीमानको दरिद्र सोचाइबाट दिगदार भएर चित्रा अहिले आफ्नो काखको बच्चासँगै माइतीमा छे न त दाइजो फिर्ता पाए न त माइतमा पहिलाको जस्तो स्थान पाए अझ ठूलो कुरा बच्चालाई श्रीमानले नै स्वीकार्दैन रे अर्को बिहे गरिसकेको श्रीमानलाई अब उसको के वास्ता बिचरी अहिले स्कुलमा पढाएर आफ्नो जीवन धानेकी छे बच्चालाई चाइल्ड केयरमा राखेकी छु भन्दै थिए यसरी बाबुआमाकै कारण पनि छोरीको भविष्य अन्धकारमय हुन्छ भने अरू कसलाई कसलाई के भन्ने म आफ्नै खुसीले बिहे नगरेरै बाबुआमाको दुःख बुझ्छु भनेर बसेकी भए पनि आखिर एक दिन त पक्कै अर्काको घरमा जान बाध्य हुनै पर्थ्यो त्यसैले ठिकै छ हतारमा बिहे गरेर पनि कमसे कम राम्रो घर त परेको छ यस्तै कुरा सम्झिन थालेपछि मन हलुङ्गो भयो कुनै चौतारीमा आराम गरे झै शरीरमा पनि स्फूर्ति भएको हो दाई बुवा आमालाई सुखको सास फेराउन तपाईँले एउटा राम्रो जागिर पाउनु पर्छ एक क्षण कल्पेको जिम्मेवारीलाई दाइतिर दिँदै मैले भने जे होस् यसपटक माइतीको महत्व बोध भयो आमा बुवाको दुःखलाई बुझेर केही फरक अनुभूति बटुले आमा बुवालाई पर्ने दुःख दुःख र अभावदेखि भाग्न नसकिँदो रहेछ यही अभावले नै जिन्दगीका पाटाहरू चिनाउँदो रहेछ ढल्किँदै गएको दिन थाहै नपाई अँध्यारिएछ आमाले खाना पकाइसक्नु भएछ पत्तै भएन खाना खायौं मिठोसँग कति मिठो गुन्द्रुकको अचार बुबा जिब्रो पड्काउँदै हुनुहुन्थ्यो हामी आमा छोरीको बिस्तारा सँगै छ आज सिरानीको छेउमा धागोको डल्ला र बुन्दै गरेको स्वेटर रहेछ आफूले बिताएका महिना भन्दा बढी संख्यामा स्वेटर भयो होला आमाले ती कति त विदेशीले पनि लगाएका होलान् हो यसरी स्वेटर बुनेको ज्यालाबाट घर व्यवहार चलाउने खर्च जुट्थ्यो स्वेटर बुन्दै गरेकी आमाको काखमा बसेर हुर्किएकी थिए म कहिलेकाहीँ आमाले धागो जिल्लियो फुकान भन्नुहुँदा यस्तो झ्याउलो काम को गर्छ भन्दै घुप्लुक्क सुत्थे भान्साको काम धन्दा सकेर भयो आमा चिसै हातले स्वेटर बुन्न थाल्नु भएको देखेर म कराउन थाले आमा एकछिन हात उभाउन त दिनुहोस् बुन्दा बुन्दै उभाउँछ नि भए पनि एकछिन त आराम गर्नुहोस् बसेरै गर्ने काम हो आराम किन चाहियो र आमाले भन्नुभयो खै किन हो आज आमालाई स्वेटर बुन्न दिन मन लागेन मेरो अन्तर आत्माले आज आमासँग धेरै बेर भलाकुसारी गर्न चाह्यो मेरो मनको चाहनालाई पूरा गर्न आमासँग लपक्क टाँसिन पुगे अनौठो अनुहार पार्दै आमाले मलाई हेर्नुभयो सायद सोच्नुभयो होला कहिले यस्तो नगर्ने केटीलाई आज के भएको होला भनेर आमा थुचुक्क बस्नुभयो म पनि उहाँसँगै बसे आमाको हात तानेर आफूलाई जबरजस्ती बेरे एउटा लामो सुस्किरिया फुस्के उहाँको ओठबाट मैले सोधेँ आमा के भयो केही भएको होइन अनि किन यो सुस्केरा खै बानी बसिसकेछ छोरी भन्दै फिस्सा हाँस्नुभयो आमाको दायाँपट्टिको दाँत किराले झार्न लागिसकेछ उहाँको अनुहारमा दुःखको प्रतिबिम्ब देखियो दुःखले त रहेछ सुस्केर आउने म पनि अचेल सुस्केर हाल्न थालेकी छु अब मैले पनि दुःख भोग्न थालेकी छु मेरो मनमा पनि दुःखका बीजहरू उम्रन थालेका छन् यिनका काँडाहरूले बेच्न अझै बाँकी नै छ खै छोड यो पाटा मेट्नु छ आमा मबाट छुट्न खोज्नुभयो म झन् उहाँसँग टाँसिए आज तपाईँलाई स्वेटर बुन्नै दिन्न के किन किनकि तपाईँसँग धेरै कुरा गर्नु छ के कुरा बुवा र तपाईँको बिहेको कुरा साँच्चै कसरी बिहे भएको रे आमा फ्याट्ट निस्केको यो वाक्यले झस्किएर आमाको हातबाट धागो भुइँमा खस्यो एकछिन त अवाग भएर टोलाउनु भयो कतै आमालाई चोट त पुगेन ढुक ढुक भयो मेरो मन आमा के भो मैले सोधे आमा पनि झस्किनु भयो दुःख हुन्छ भने भो नभन्नुहोस् मैले त त्यत्तिकै भने कि के दुख त्यति भन्नलाई कहिले पो सुन्न पाएकी छिस् र आखिर मैले पनि कहिले पो सुन्ने रहर गरेकी थिएँ र मेरो मनले भन्छ अनि किन त्यसरी टोलाउनु भएको सम्झे कि नि पुरानो दिन कस्तो पुरानो दिन तेरो बुवा र म भेट नहुँदैको दिन भन्नुहोस् न आमा कस्ता थिए ती दिन सधैँ उस्तै बा आमाका झगडा र मेरो रुवाई एक तमासले आमालाई हेर्न थाले हो जहिले पनि हाम्रो घरमा झगडा भइरहन्थ्यो बा सोझो र एक नम्बरी जडेहा आमा बाठी र असाध्यै मुखाले हुनुहुन्थ्यो बालाई रक्सी लागे पनि नलागे पनि आमाको कचकच उस्तै हुन्थ्यो बाले त चुइक्क पनि बोल्नुहुन्नथ्यो मनको धित नपुगेर होला उहाँ झन झन जड्या हुँदै जानुभयो अनि अनि त्यही त हो बारम्बार पिटापिट भइरहन्थ्यो म चाहिँ उहाँहरूको बीचमा पसेर रुन्थे आमाको लुङ्गीमा बेरिएर रुँदा बाले मेरी छोरी भन्दै आफूतिर तान्नुहुन्थ्यो आमा फेरि आफैतिर तान्नुहुन्थ्यो मलाई म दुईजनाको ताना तानमा पर्थे मेरो जामा समेत च्यातिन्थ्यो बिरह लाग्दो यो कुरा चुपचाप सुनिरहे उहाँ भन्दै जानुभयो घर व्यवहार लथालिङ्ग हुँदै गयो दिनदिनै छिमेकी गुहार्थे म कोही सम्झाउन त कोही तमासा हेर्न आउँथे कहिले चुलामा खानै नपाक्ने कहिले पाकेको खाना पनि खाना नपाइने कसले कसलाई मार्ने हो भन्ने कल्पना मात्र हुन्थ्यो त्यो कल्पना सत्य नै भए छोरी के भयो आमा म अझै हतारिए मुठु दुख्छ छोरी मैले जे कल्पना गरे त्यही भयो त्यो दिन भन्नुहोस् न के भयो त्यो दिन उहाँको आँखाबाट आँसु तप्कियो रुन्ची अनुहार लगाएर आमाको मुख हेरिरहे उहाँको आँखाबाट आँसु तप्कियो रोन्ची अनुहार लगाएर आमाको मुख हेरिरहे त्यो दिन बा रक्सीले फतपताउँदै भित्र पस्दै हुनुहुन्थ्यो आमा रिसले चिरपाटे दाउरा समाउँदै यसलाई मार्छु यो बाँचेर मलाई केही सन्तोष छैन खाली हैरान मात्र पार्छ भन्दै अगाडि के बढ्नु भएको थियो बा पनि लौ लौ मार तेरो कचकच सुनेर मलाई पनि बाँच्न मन छैन भन्दै आमाको अगाडि टाउको जोताउन थाल्नुभयो म एकछिन के टोलाएकी थिए आमाले बाबुको टाउकोमा हानी हाल्नु भएछ भुइँमा रगतको खोला बगेको देखेर मेरो सातो पुत्लो उड्यो म चिच्याउनु चिच्याएपछि छिमेकी जम्मा भए हेर्दा हेर्दै त्यही रगतको खोला माथि ढलेछु त्यसपछि केही थाहा भएन मलाई यति भन्नु भएपछि आमा निकै बेर सुक्क सुक्क गर्दै रुनुभयो म एकहोरो भएर उहाँको अनुहारमा टोलाइरहे आमाको अनुहार आँसुले नेतृक्क भिज्यो सहन नसकेर म पनि उहाँको काखमा पल्टेर रोएँ म रोएको देखेर आमाले आफ्नो रुवाईलाई लुकाएर मलाई थुमथुम्याउनु भयो ओली त किन रोके आमाले अनुहारमा हेर्दै भन्नुभयो आमाको अनुहारमा हेरी मात्र रहे तर जवाब दिन सकिन रोइरहेको मन आमाको कथा सुन्न अझ बेग्र भयो होस् आउँदा त म काकाको घरमा पो रहेछु बालाई त चिहान घारीमा लागेर पनि सेलाइसकेछन् कति पछिसम्म आँखा अगाडि घटेको त्यो डरलाग्दो घटना सम्झेर रोनसम्म रोए तपाईँकी आमा नै साइनो पनि नलगाई प्रश्न गरे मैले हत्यारा जेलमा नगएर कहाँ जानु नि अलि आक्रोशमा भन्नुभयो ए जेलमा स्वास्नी मान्छे पनि यस्ता कठोर हुन्छन् मैले प्रश्न गरे हुँदा रहेछन् छोरी आमा छोरीले के गन्थन गरिराख्या निन्द्रा लागेन उता कोठाबाट बुवा घोर्न छाडेर कराउन थाल्नुभयो आमा छोरीले मुख हेरा हेर गर्यो तेरो बुवालाई निन्द्राले छाडेछ बुवालाई कसरी भेट्नु भयो त आमा हामी फेरि गन्थनमै तल्लीन हुन थाल्यौं जवाफ पाउन हतार गरे मैले पर्खिन म भन्दैछु हेर छोरी आमा बाबु नभएपछि आफन्तैले पनि हेला गर्दा रहेछन् काका काकी भनेर के गर्नु पाल्ने बाहनामा दलाउनु दलाए माया गर्लान् कि भनेर सकी नसकी काम गर्थे तर झन पेल्थे सिरानीमै रित्ता गाग्री राखिदिन्थिन् काकीले काकाले पनि यसकी आमा ज्यानमा र बाउ जडेहा भन्दै गाली गर्थे के गर्नु सहनै पर्थ्यो नत्र कहाँ जाने आखिर त्यही हुर्के बढे धन्न तेरो बुवालाई मेरो उद्धार गर्न भगवानले पठाएछन् खानदानी एक्लो छोरो जात पनि ठुलो खै के भएर म माथि माया गर्न थाल्नु भयो लुकी लुकी भेट्न थाले उहाँलाई जहिले पनि भाग्ने कुरा गर्नुहुन्थ्यो उहाँको आमा बुवाले यो कुरा थाहा पाएपछि काका काकीलाई उक्साएर मलाई नै गाउँबाट निकाल्न लगाए यो कुरा थाहा पाएपछि हामी त्यहाँबाट भाग्यौं त्यो बेला बाटोमा कम्ती त दुःख पाएनौ मेरो पासमा लगाइराखेको एक चुरो लुगा बाहेक अरू केही पनि थिएन धन्न तेरो बुवाले थोरै भए पनि पैसा जम्मा पार्नु भएको रहेछ यसरी आमा बुवाको बिहे भएको कुराले मेरो मनमा चोट भन्दा पनि गर्वको अनुभूति हुन थाल्यो बुवाको त्यो प्रेम र साहसलाई हृदयदेखि नै सम्मान गरे धन्न मेरी आमालाई माया गर्ने मान्छे जन्मिएका रहेछन् भन्ने महसुस गरे नत्र बिचरी मेरी आमाले कति कष्ट खेप्नु पर्थ्यो होला भाग्यले ठगिनु भएकी आमालाई अपार भाग्यको संसारमा पुर्याउनु भएछ बुवाले एउटी निरीह महिलाको खातिर धन सम्पत्ति जातको घमण्ड र आफ्ना बा आमालाई त्यागेर आफ्नो चोखो प्रेमलाई साकार तुल्याउनु निश्चय नै मेरो बुवाको उदार व्यक्तित्व महत्वको परिचायक हो यही सम्झेर गदगद भए म फेरि मनमा अल्झिएको कुरा भन्नुभयो छोरी आमाको नराम्रो चरित्र हुँदैमा उसकी छोरीको पनि त्यस्तै हुन्छ र मेरी आमा हत्यारा हुँदैमा म पनि त्यस्तै हुन्छु त किन समाजले मेरो चरित्रलाई आमाको चरित्रसँग मिलायो आमा रुनुभयो म पनि आमासँगै रोएँ कुनै उत्तर फर्काउन सकिन ओली शहरमा पसेपछि पनि धेरै दुःख पाइयो डेरा खोजेर बस्यौं पछि पछि भाडा तिर्न सकेनौ तेरो बुवाले कसरी कसरी सुकुम्बासी जग्गामा बास मिलाउनुभयो जे भए पनि अलि आनन्दको सास फेरौं बिस्तारै बुवाले काम पनि पाउनुभयो काम प्रतिको इमान्दारीले गर्दा अझसम्म त्यही अफिसमै हुनुहुन्छ यो बाहेक तेरो बुवाले अरू सानातिना काम पनि फाटाफुट्टा गरिरहनुभयो मैले पनि व्यापारीहरूको घरमा काम गर्न थाले तिमीहरू जन्मिसकेपछि त्यो काम गर्न भ्याइन केही वर्षपछि स्वेटर बुन्ने कारखानामा काम पाए त्यसपछि दुई चार पैसा जम्मा गरेर यो जग्गा जोड्यौं बिस्तारै घरको जग उठायौं र अहिले बस्न हुने भएको छ यति गर्दा पनि धेरै आनन्द भएको छ छोरी उहाँले लामो सास छोड्नुभयो यो रात एउटा अविस्मरणीय पल बनेर सकियो अनि अनिदा आँखाहरू पोल्न थाले पनि मनमा भने निकै शीतलता छाएको आभास भयो आमाको अनुहार पनि निकै नै उज्यालो देखे सायद छोरीसँग मनका कुराहरू पोक्न धेरै पहिलेदेखि पर्खिरहनु भएको थियो होला यसभन्दा पहिला हामी आमा छोरी बीच यस्तो भलाकुसारी कहिल्यै भएको थिएन चार पाँच दिन सजिलै बित्यो म सोच्छु अब कर्तव्य प्रति सजग हुनुपर्छ घरले मलाई कुरिरहेको होला र सासूले मेरो बाटो हेरिरहनु भएको होला बस्न मन भएर के गर्नु माइती छाडेर जानै पर्छ यहाँ बस्न आफै पनि सक्दिन किनकि मैले जिम्मा लिइसकेकी छु अरूको घरलाई त्यसैले पराई घरलाई नै सिगार्नु पर्छ मैले यही त रहेछ छोरीको जीवन हरेक मोडमा आफूलाई बदल्नु पर्ने जाने बेलामा निकै भारी भयो मन ओली सासूको इज्जत गरेछ है हिँड्ने बेला आमाले सम्झाउनु भयो छोरीको कर्म कति अनौठो छ जन्म दिने आमा बाबुको भन्दा लोग्नेका आमा बाबुको ख्याल सम्मान बढी गर्नुपर्ने प्रियजन उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरी वाचन हामी गरिराखेका छौँ शब्द शिविरमा र आजको श्रृङ्खलासम्म आइपुग्दा मैले ओलीको डायरीको छैटौं उपखण्डसम्म वाचन गरेर तपाईँलाई सुनाइसकेको छु ओली एक महत्वाकांक्षी युवतीको नाम हो दुख जेलो गरेर आमा बाबुले हुर्काएका युवती ओली आफू भने सधैँ सुखको आकांक्षामा बाँचिरहन् र जब धनी केटोसँग ओलीको विवाह भयो धनी केटो धनका लागि अमेरिका गयो र अमेरिका गइसकेपछि पनि र बिहे गरिसकेपछि पनि आफूलाई दुःख गरेर हुर्काएका बाबुआमालाई सम्झन सकेकी थिएनन् ओलीले तर जब आफ्नो पति अमेरिका गए त्यसपछि बल्ल आफ्नो माइतीको दाईको आमाको र बाबुको सम्झना भयो होलीलाई र लामो समयपछि होली माइती गएकी छन् र माइत गएपछि आफ्नी आमाको र बाबुको विवाहको प्रसङ्ग उनले सुनेकी छिन् माइतीको माया मनभरि सङ्गाल्दै फेरि पनि आफ्नै कर्म घरमा फर्केकी छिन् होली प्रिजन यहाँसम्म पुर्याएर होलीको डायरीलाई आज मैले स्थगित गरेको छु अबका पलहरू कसरी बितलान्त होलीका त्यस विषयमा पक्कै पनि होलीको डायरीको आगामी वाचन श्रृंखलामा पक्कै पनि म तपाईँलाई जानकारी दिने नै छु र शब्द शिविर यतिन्जेल चुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र शब्द शिविर कस्तो लाग्दैछ र मनिषा गौचनको यो उपन्यास वाचन कस्तो लाग्दैछ मनिषा गौचन प्रति कुनै प्रतिक्रिया छन् सुझाव छन् भने पनि लेखेर पठाउन सक्नुहुन्छ जसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपीआईएनडीआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनको लागि हामी अनुरोध गर्छौ प्रिजन शब्द शिविरमा कुन कृति वाचन गरियोस् जस्तो लाग्छ त्यसको विषयमा पनि लेखेर एसएमएस पठाउन सक्नुहुन्छ भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरको नवीन श्रृङ्खलामा उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरीको वाचन सँगै उपस्थित हुनका लागि यो शब्द शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टी टिन्छु नमस्ते शुभरात्री